यो मेरो दशा फर्किआएको दसैँ नै हो कि यो मेरो दशा फर्किआएको वर्ष नै पछि किन यो मेरो टाउको खाएको दसैँ आएको दसैँ आएको दसैँ आएको दसैँ आएको हेर्नुहोस् है राम्याबा यसपालि त मलाई एउटा साडी दिनै पर्छ के दसैँ जस्तो चाडा जिन्दगीभरि एक सरो फरिया चोलो कति लगाउनु लाइस बुढी साडी पैसा न सैसा टिकी ट्यास ट्यास दसैँ नै हो कि यो मेरो दशा फर्किआएको दसैँ नै हो कि यो मेरो दशा फर्किआएको वर्ष नै पिछे किन यो मेरो टाउको खाएको दसैँ आएको दसैँ आएको दसैँ आएको दसैँ आएको खसी पनि घरले ल्याउनु पर्छ बा यसपालि त पोहोर जस्तो राख होइन नि ल बरु म आफै पानी तताउँछु खुलाउँछु टाउको चाहिँ चट्ट पर्छ अब फालास बजिया घोर्ने खसी पैसा र सैसा टिकट ट्यास ट्यास दसैँ नै हो कि यो मेरो दशा फर्की आएको दसैँ नै हो कि यो मेरो दशा फर्की आएको वर्ष नै पिछे किन यो मेरो टाउको खाएको दसैँ आएको दसैँ आएको दसैँ आएको मलाई जिन्स प्यान्ट चाहिन्छ बा मलाई डिङ्गो बुट बा मलाई कुर्ता सुलवार रातो स्वेटर चाहिन्छ बा मलाई धागो चङ्गा अनि लटाई चाहिन्छ बाबा मलाई बेलुन र आइसक्रिम चाहिन्छ साँच्ची त नयाँ छोरी ज्वाइँ आउँछन् के रे फलफुल मसला ल्याउँछन् के रे छोरी त आफ्नै भई ज्वाइँलाई त एक सय त दिनु पर्ला नि दक्षिणा तिस बुढी सय रुपियाँ दक्षिणा पैसा र सैसा टिकि ट्यास ट्यास दसैँ नै हो कि यो मेरो दशा फर्किआएको दसैँ नै हो कि यो मेरो दशा फर्किआएको वर्ष नै पिछे किन यो मेरो टाउको खाएको दसैँ आएको तसै आएको तसै आएको तसै आएको तसै आएको तसै आएको दसैँ आएको दसैँ आएको दसैँ I